चितवनमा लगभग तीन सातादेखि रगतको अभाव भएको छ रगत जीवनका लागि महत्वपूर्ण छ रगत दिएर मरिँदैन तर रगत नपाएर मानव जीवन भने समाप्त हुन सक्छ एक्काइसौँ शताब्दीमा आएर मानव सभ्यताको विकाससँगै स्वास्थ्य क्षेत्रमा अकल्पनीय उपलब्धिहरू भएका छन् विज्ञानले गरेको चौतर्फी विकाससँगै विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधिको विकास चिकित्सा क्षेत्रमा भएको छ विज्ञानको उच्च बिन्दुमा विकास भए पनि रगतको कमीबाट हुने मृत्युबाट बचाउन मानिसको रगतको विकल्प आजसम्म उपलब्ध हुन सकेको छैन चितवनमा बिरामीको चाप र उपचारार्थ बिरामीको संख्यामा वृद्धि भएकोले संकलन भएको रगत अपुग भएकोले रगतको अभाव हुन गएको रक्त संचार केन्द्र भरतपुरले जनाएको छ चितवनमा अहिले दैनिक एक सय पचास युनिट रगत खपत हुँदै आएकोमा अहिले माग अनुसारको रगत उपलब्ध गराउन नसक्दा बिरामीको उपचारमा समस्या समस्या भएको रक्त संचार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले बताउनुभयो बिरामीको अत्याधिक चाप बढ्यो अत्याधिक चाप बढेको र स्थानार्थ आउने बिरामीको अत्याधिक चाप बढ्न गई जुन सङ्कलन भइरहेको रगत फ्याँक्न नसके त्यो कारण रगतको अलिकति अभाव देखिएको रगतको माग अहिले एक सय पचास मिलिट रगतको माग चाहिँ हामीले अनुमान गरेका छौँ त्यसमा चाहिँ एक सय पचास मिलिट रगत जति माग हो त्यो अनुसार पुर्याउन सकेको अवस्था छैन नेपाल रेड क्रस सोसाइटी क्षेत्रीय रक्त संचारले मात्रै चितवनमा देखिएको रगत अभावलाई कम गर्न असम्भव छ रगतको कमीबाट हुने मृत्युबाट बचाउन मानिसको रगतको विकल्प अरू जीव जनावरको रगत तथा विकल्पमा अरू वस्तु प्रयोग गर्न नसकिने भएकोले रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्को व्यक्तिको शुद्ध र समूह मिल्ने रगत तत्काल उपलब्ध गराएर जीवन रक्षा गर्नु नै एकमात्र उपाय हो त्यसैले दैनिक आवश्यक पर्ने रगत सजिलै उपलब्ध गराउनका लागि रक्तदान गर्नु नै एकमात्र उपाय हो तर अहिले रक्तदान गर्न सक्ने युवा पिँढीका युवा युवतीहरू विभिन्न कारणले विदेशी नै हुँदा तथा विद्यालय क्याम्पसमा पनि रक्तदान कार्यक्रम कम हुने गरेकोले रगतको अभाव देखिएको फेरि पनि रक्त संचार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेल अभाव चाहिँ के हो भन्दा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संस्था केन्द्रले मात्रै पुरा गर्ने होइन कि तमाम आदरणीय स्वस्थ युवा युवती रक्तदाताहरूले रक्तदान समयमा गरिदिनु भयो र विभिन्न रक्तदान पीडित मानवीय सेवा कार्यमा संलग्न हुने सम्पूर्ण सङ्घ संस्था राजनीतिक पार्टी भातृ संगठन उद्योग व्यापारी सबैले रक्तदान कार्यक्रममा सहभागी भइदिनु भयो भने यो सहजता आउँछ अब त्यो उहाँहरूले रक्तदान कार्यक्रममा चाहिँ जुन सक्रियता सहभागिता नभइन्छ अभाव रहिरह सबै ग्रुपको रगत संकलन बिरामीको चाप अत्याधिक वृद्धि भएको कारणले माग बढ्यो त्यो अनुसारको सङ्कलनले भेट्न सकेन मागलाई त्यो भएको कारणले यसको खास कारण पनि हामी जान्नुपर्ने हुन्छ तपाईँको चितवनको तमाम युवाहरू चाहिँ वैदेशिक पलायन भइरहेको सर्वपक्ष छ र अहिले स्कुल कलेजहरूमा पनि विभिन्न किसिमको चाहिँ कार्यक्रमहरू नसकिरहेको अवस्थामा यो किसिमको सिर्जना भएको छ यसलाई अब नेपाल रेडक्रस सोसाइटीले तत्कालै केही पहल गरेर अपिल गरेर यसलाई फुलफिल गर्ने प्रयासमा लागिरहेको नेपाल रेडक्रस सोसाइटीले विक्रमसम्म दुई हजार तेइस साउन बाह्र गतेदेखि रक्त सञ्चार सेवा केन्द्रको सुरुवात गरेको थियो नेपाल सरकारले परोपकार सरकार कर्ममा समर्पित नेपाल रेडक्रस सोसाइटीलाई रक्त संचार सेवा सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी दिएको छ रेडक्रसको उद्देश्य अनुसार रगतलाई सर्वसुलभ बनाउँदै मानिसको जीवन रक्षाका लागि विभिन्न संघ संस्था स्वयंसेविका रक्तदाता तथा व्यक्तिहरूको सहयोग र सद्भावबाट हरेक वर्ष लाखौंले रक्तदान गरी लाखौं व्यक्तिलाई नयाँ जीवन दिएका छन् नेपालमा रक्तदानको इतिहास सत्तरी वर्ष पुरानो हो नेपालमा प्रथम रक्तदाता दयावीर सिंह कंसकारले विक्रमसम्म दुई हजारमा रक्तदान गरी रक्तदान जीवनदानको अभियान सुरु गर्नु भएको थियो रक्तदान गर्दा कमजोर भइन्छ भन्ने मान्यताले कतिपयले रक्तदान गर्न डराउने गर्दछ तर रक्तदान गर्नेहरू कमजोर होइन झनै निरोगी र फुर्तिला हुन्छन् रगतको अभाव हटाउन र हामी सबैको रक्षा गर्न रक्तदान नै एकमात्र विकल्प हो आज भोलि रक्तदान गर्नुपर्छ भन्ने चेतना र जनसहभागिता बढे पनि रक्त सञ्चार केन्द्रहरूमा दुर्लभ रगत मात्र मात्र होइन कुनै पनि समूहको रगत भण्डारण पर्याप्त हुन सकेको छैन रक्तदान अहिले सहज भन्दै गए पनि पहुँच नभएका र तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीका परिवारले रगत नपाएर भौतारिनुपर्ने अवस्थाको अन्त्य हुन भने सकेको छैन समयमै केन्द्रमा रगत उपलब्ध हुन नसक्दा चितवनमै पनि नियमित शल्यक्रिया समेत प्रभावित हुने गरेका छन् त्यसैले रक्त सञ्चार केन्द्र भरतपुरले रगतको राम्रो व्यवस्थापन गर्नुका साथै मानवीय सेवामा समर्पित संयुक्त रेड क्रसले रक्तदान गर्न विभिन्न संघ संस्था विद्यालय क्याम्पस युवा युवती सर्वसाधारण लगायतलाई पनि उत्प्रेरित गर्दै ब्लड ब्याङ्कमा रगत अभावबारे नियमित अनुगमन गर्नु जरुरी छ